नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रोति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा जीएस पौडेलको उपन्यास एक सरको मायाको बाइसौं श्रृङ्खला लिएर आइपुगेको छु गएको साता हामीले यसको एक्काइसौं श्रृङ्खला तीन सय बयासी पृष्ठसम्म वाचन सुन्यौं आज यस पुस्तकको हामीले बाइसौं श्रृङ्खला सुन्छौं कृष्ण धरावासीले यसमा जे भएको हो त्यो भएको होइन रहेछ भनेर भूमिका लेखिदिनु भएको छ र लेखक जीएस पौडेलले लेख्नु भएको छ लगभग दस पृष्ठ लेखेपछि मैले यो उपन्यास लेख्न बन्द गरेको थिएँ एउटा हुटुटी थियो जसले दस पृष्ठसम्म धकेल्यो अनि मुर्जायो वर्षौंदेखि मनभित्र गुम्सेर बसेको हुटुटी बाहिर आएर हप्ता दिन पनि टिक्न सकेन यस्तो लाग्यो कि परिबन्धको कारागारबाट धेरै वर्षपछि छुटेको कैदी आफ्नो स्वतन्त्रतासँगको पहिलो सहभास अघि नै स्खलित भयो लेखिएको पाण्डुलिपिका पृष्ठहरूमा पनि अक्षरहरू कम र किर्मेट धेरै थिए तर फेरि यस्तो भयो कि साँझ मेरो कोठामा साथीहरूको जमघट भयो र त्यही साँझ नै यो उपन्यासको सौभाग्य बन्यो भनेर लेख्नु भएको छ लेखक जीएस पौडेलको एक सरको मायाको बाइसौं श्रृंखला अब सुनौ तीन सय बयासी पृष्ठबाट सहे जेरोल्डको कथाको एउटा कुरा भने सत्य थियो र त्यो सत्य थियो जेडी तर जेडीले पनि लुसीको झुटो कथालाई नै यथार्थको रूपमा किन चित्रित गरे त्यो पनि रहस्यमय नै छ अनि जेडीका बाआमाको कथा जसलाई मैले सत्य मान्दै आएको थिएँ त्यो पनि फकत एउटा झुट रहेछ जिडीले किन त्यस्तो झुट बोले त्यो रहस्य भने उनको मृत्युसँगै जलेर खरानी भयो केवल ती यथार्थहरू मात्रै फेरिएका छैनन् राउदाले आखिर किन रातारात आफ्नो निर्णय बदल्दै हाम्रो मायालाई बीच बाटोमै छोडी टुङ्गिएको विषय फेरि सुरु भयो यही प्रश्नको जवाफ खोज्नका लागि मेरो मन र मस्तिष्कले एउटा लामो तनावयुक्त समय व्यतीत गरेका थिए आखिर आफ्नै हेलुसिनेसनले दिएको मिथ्या जवाफलाई सत्य मानेर सम्हालिएका थिए तर फेरि बल्झिन लाग्यो सुभाषिन कागजको सोलीमा भरिएको प्रसादमा आगो लगाउने तर्खर गर्दै थिए भ्रमलाई पनि सँगै जलाउन मन थियो एलुसिनेसनमा भेटिएकी पात्रको कारणले सत्य मान्दै आएका सानातिना यथार्थहरू पनि त झुट निस्किए ब्रेडफुटको रुखमुनि राउदासँग उभिएकी अर्की केटी तृष्णा नै हो भन्ने कुरा पनि त कसरी सत्य मान्न सकिन्छ र यो कुरा मैले मेरो हेलुसिनेसनकी पात्रबाट थाहा पाएको थिएँ जुन कसरी सत्य हुन सक्छ यति मात्र होइन राउदालाई तेस्रो पटक डोनीमा भेट्नु अघि जब म विलिङली टर्मिनलको बाहिरपट्टि कालो प्लास्टिकको झोलामा ठोकिएको थिएँ त्यो झोला तृष्णा र राउदाकै हो भन्ने कुरा पनि त यथार्थ नहोला यो पनि त मलाई मेरै हेलुसिनेसनकी तृष्णाले बताएकी थिए त्यो दिन डोनीमा मेरा अघि राउदाको छेउमा बसेकी तृष्णा नै थिए भन्ने कुरा पनि भ्रम नलैयाको छेउमा मलाई बोलाउने तृष्णा नै थिए भन्ने कुरा पनि भ्रम अनि त्यो दिन राउदासँग धिरागो बिल्डिङ नजिक हिँड्दै गर्दा गुलाबको झाङमुनि घोप्टो परेर रोएकी केटी जसलाई पहिले मैले त्यो जगल्टेको गर्लफ्रेन्ड हानेको थिएँ पछि हेलुसिनेसनका कारण तृष्णा हाने त्यो पनि भ्रम रिसोर्ट भिजिटमा जाँदा दूषित थानीमा मलाई रिफ्रेसिङ टावेल दिने र वेलकम ड्रिङ्क्स दिने तृष्णा नै हो भन्ने पनि झुट सारा सत्य मान्दै आएका कुरा एकाएक झुट बन्न थाले रहस्य र भ्रम मेरो मगजमा मडारिन थाल्यो एलुसिनेसनमा देखिनु नै थियो भने राउदा नै देखेकी भए पनि त हुन्थ्यो नि भ्रम नै सही कमसेकम उसलाई सत्य ठानेर केही समय प्रेम त गर्न पाउँथे चोलीको टुप्पोमा लाइटरको आगो झोसेर एउटा लामो सरको फोक्सोसम्म पुग्ने गरी ताने जसको नसा रगततिर गयो भने धुवाँ मुटुमा पुगेर निस्कियो अनि कालो रातमा मिसियो मेरो मुटुसम्म पुगेर फर्किएको त्यो एक सरको धुवाँले राउदाले दिएको धोकालाई पनि हावामा उडाउन थाल्यो मलाई लाग्यो एक सरको माया मेरो मुटुमा पुगेर फर्कियो फर्किँदा त्यसले धोकाको रूप धारण गरेर फर्कियो जसरी अक्सिजन फोक्सोमा पुगेपछि कार्बन डाइअक्साइड बनेर फर्किन्छ अनुत्तरित प्रश्न भने हावामा मिल्न सकेकै थिएन आखिर राउदाले किन रातारात आफ्नो निर्णय बदल्ने निदो गरे म फेरि त्यही मोडमा आएर उभिएँ जहाँबाट फेरि त्यही प्रश्नको जवाफ खोज्नु छ प्रसादको धुवाँले रगत तताउन थालिसकेको थियो मलाई प्रहरीले समाएर बिहानमा हाल्दै गर्दा देखिएको राउदाको त्यो हँसिलो अनुहारभित्र लुकेको रहस्यले सताउन थाल्यो भ्रमको आवरणमा नै सही रहस्यहरूलाई एउटा टुङ्गोमा पुर्याएको थिएँ जिन्दगीको नयाँ अध्याय सुरु गर्न गइरहेको थिएँ तर फेरि एकाएक च्यातियो भ्रमका पर्दा अनि मेरा सामु खडा भयो रहस्यको पर्खाल नेपाल फर्किएपछि राउदाका यादहरू जसरी अनवरत रूपमा आइरहन्थे मलाई लाग्छ कतै न कतै तृष्णा रूपी भ्रमको माध्यमले म राउदालाई नै सम्झिरहेको थिएँ राउदाका यादहरू सायद मेरो मस्तिष्कको निकै गहिराईमा जरा काटेर बसिरहेका हुँदा हुन् त्यो यादले खोजिरहेको हुँदो बाहिर निस्कने बाटो जेलिएको थियो होला मेरो मस्तिष्कका तारहरूमा त्यसैले म हेलुसिनेसनको चक्करमा फँसेको हुँदो भएको हुँदो मानसिक समस्याको शिकार मान्छेलाई पागल बनाउने यो कस्तो माया हो धोका दिएर जाने निष्ठोरीका त हजार बाहना हुन सक्छन् ती बाहना जान्दैमा के उद्धुम होला र जिन्दगीमा ऊ नजानु गइसकेकी थिए किन सकिनँ मैले उसले दिएको धोकालाई बिर्सिनँ वसन्तमा सुरु भएर शरदमा अन्त्य भएको छोटो सम्बन्ध न हो केही पल न हो उसले मिठो मायामा डुबाएको फेरि सोध्छु मायाको गहिराई समयको पोखरीमा कहाँ नापिन्छ र दुहाँको मुस्लो मुख र नाकबाट फाले जसरी मनबाट माया फ्याँक्न नसकिँदो रहेछ भ्रम र यथार्थका बीच चलिरहेको लुकामारी जे जस्तो भए पनि केही निर्क्योल भनी निस्केको थियो लुसी र उसका साथीहरू लुक्ला विमान दुर्घटनामा परेर मरेका होइनन् जेडीका बाआमा र उसको जन्मको कथा जुन एउटा सामाजिक क्रान्तिको नमुना पनि बन्न सक्थ्यो त्यो पनि झुट थियो यस्ता केही यथार्थ सामुन्य आइसकेका थिए जेरोल्डले लुसीको बारेमा बताएका अन्य कुरा झुट भए पनि उनको कथाको सानो पात्र जेडी भने यथार्थ थियो तर जेडी र जेरोल्डले किन झुट बोले त्यो रहस्यमै छ माझदाको गर्भमा हुर्किँदै गरेको पिपिरोको गर्भपात भएको थियो जसलाई मैले पहिले सत्य र पछि झुट मानेको थिएँ फेरि त्यो सत्य नै हो भन्ने निष्कर्ष निस्कियो राउदाले न त इस्माइलसँग बिहे गरेकी थिए न त आफ्नी दिदी र उसकी छोरीको जिन्दगी बचाउन कुनै त्याग गरेकी थिए यो अर्को यथार्थ सामान्य आयो राउदाले रातारात किन आफैले दिएको वचन तोडी यो भने रहस्यमै थियो तृष्णालाई नेपालमा मैले कहिल्यै भेटेको छैन उसलाई जिन्दगीमा एकपटक मात्र भेटेको त्यो पनि राउदासँग तृष्णाको यथार्थ पनि यति मात्रै हो चालिस दाई नेपाल आएपछि कहाँ हराए त्यो पनि थाहा छैन जेरोल्ड कहाँ छन् त्यो पनि थाहा छैन तर उनीहरू कतार एयरवेजको एउटै फ्लाइटमा मालेबाट उडेका हुन् जेरोल्डले चालिस दाईको नाम पनि सोधेका थिए उनीहरूको भेट भयो या भएन केही थाहा छैन ओहो धुवामा धुवा जस्तै भएर उडिरहेको मेरो मनले समयको त ख्यालै पो छ तिहारमा बहिनीले दिएको हाते घडीले त एघार पो बजाइसकेछ कसैले भनेको कतै पढेको थिएँ जब जब म सफा हावा निकालेर सास फेर्छु मलाई लाग्छ म पानी बिनाको माछा जस्तै भएको छु सायद म त्यो मान्छेको दौतरी पो भएको हुँ कि रात छिप्पिँदै गएको थियो तर मनोवादको सिलसिला खत्तम हुने नामै लिइरहेको थिएन कति टोलाउनु छतमा बसेर कति हराउनु विगतलाई सम्झेर कति तर्किनु सुमधुर लयमा आउँदै गरेको आगतसँग म छतबाट झरेर आफ्नो कोठामा पसेँ कोठामा पसेर फेरि सोच्न थालेँ भोलि त हजुरलाई भेट्नु छ आफ्ना सारा कथा र व्यथा बताउनु छ मैले मनभित्र लुकाएका सारा घटनाहरूलाई बाहिर निकाल्नु छ मेरो आदत मेरो प्रेम मेरो मानसिक समस्या सारा कुरा हजुरलाई बताउने छु आगे हजुरको मर्जी एकछिन राम्रो बनेर जीवनभरका लागि नराम्रो हुनुभन्दा सत्य कुरा हजुरको सामु राख्नु नै उचित हुन्छ निर्णय गर्ने जिम्बा हजुरको स्वीकार गर्नुहोस् या अस्वीकार म मान्न तयार छु यस्तै कुरा मनमा खेलाउँदै बसेँ मनमा डरले भने डेरा जमाइरहेको थियो म जस्तो कुलतमा फँसेको मानसिक रूपमा पनि समस्याग्रस्त र यसअघि अर्कै केटीको मायामा फँसेको केटालाई हजुरले कुन आधारमा स्वीकार गर्नुहोला आफ्नै आदतसँगको लडाइँमा म पराजित भइरहेको छु भन्न त भन्छन् हरेक लोग्ने मान्छेको सफलताको पछाडि स्वास्नी मान्छेको हात हुन्छ यदि हजुरले मलाई स्वीकारेर माया गर्नुभयो भने म पनि सफल हुन्छु कि कुलतमा फँसेको नौ उम्किन कसो नसकौँला र मानसिक समस्याले ग्रस्त भएको नौ समस्याको समाधान कसो नहोला र म आशावादी छु हजुरले अस्वीकार गर्नुभयो भने पनि म विचलित हुने छैन जिन्दगीले कुनै न कुनै मोडमा पुगेर अवश्य सही बाटो लिनेछ मनोवाद जारी नै थियो भइगयो अब चिन्ता गर्दिनँ भन्छु मनमा अनेक चिन्तन आइरहन्छन् ज्योतिले भने चाहिँ उसको गिफ्टको लक पो लागिहाल्छ कि उसले दुई वर्ष अघि उपहार दिएको जिन्स नै लगाउनु पर्ला ऊ पनि त खुसी हुन्छे उठेर दराजमाथिको पुरानो निलो सुटकेस तल जारे सुटकेसको चेनमा हात लैजाँदै गर्दा सम्झना आयो जुन निलो जिन्स प्यान्ट लगाएर म हजुरलाई पहिलोपटक भेट्दैछु यो त्यही जिन्स प्यान्ट हो जुन यसअघि मैले एकपटक मात्र लगाएको थिएँ अनि त्यही दिन मैले पहिलोपटक राउदालाई भेटेको थिएँ सुटकेसको चेन खोले कपुरको बास्ना आइरहेको रहेछ लाग्यो कपडा सुरक्षित छन् तलपट्टिको कुनामा रहेछ ज्योतिले गिफ्ट गरेको निलो जिन्स मैले त्यसलाई पिठ्यौँतिरको कम्बरपेटी घरमा समाएर निकालेँ जिन्स नै भए पनि हलुका खुम्चिएको थियो हातमा लिएर सुँगेँ हल्का पुरानो कपडाको जस्तो गन्ध आएको थियो सोचे रातभरि यसलाई छतमा लगेर डोरीको क्लिकको पासो लगाएर झुन्ड्याइदिन्छु ताकि भोलि बिहानसम्ममा गन्ध हराओस् त्यसपछि पर्फ्युम छर्केर भए पनि फिटिङ भयो भने यही लगाउँछु त्यो जिन्सलाई हातमा लिइरहँदा राउदालाई पहिलोपटक भेटेको क्षण पनि मस्तिष्कमा घुम्न थाल्यो पाइन्टलाई पल्टाई गर्न थाले निकै माया लागेर आयो खुट्टाको बाहुला तलको बिट थोरै मोडिएको रहेछ त्यसलाई तन्काउँदै र मुसार्दै मेरो हात पाइन्टको माथि माथि सर्दै थियो जब गोजी भएको भागमा मेरो हात पुग्यो तब अचानक मलाई सियोले ग्वाम्मै रोपे जस्तो भयो मेरो मुटुमा चसक्क घोच्यो बिस्तारै मेरा सारा अङ्ग चस्किन थाले मनमा एकाएक ठूलो आशंका जन्मियो जसले सियो बनेर घोच्ने काम गर्यो मेरो जिउ थरथर काँप्न थाल्यो मैले भगवान्लाई सम्झेँ हे भगवान् अब त अति भयो तिम्रो खेल म जे महसुस गरिरहेको छु मेरो ठाउँमा तिमी स्वयं आएर एकचोटि महसुस गरिएर त यो कस्तो खेल खेलिरहेका छौ जिउ गलेको फर्सी जस्तो भयो रिङ्गटा लागेर ढल्छु कि जस्तो भयो म सुटकेसको छेउमा भुइँमै थाचक्क बसेँ मेरा अघि ठूलो सन्तासले प्रलयको झण्डा लहराउँदै थियो जब गोजीमा मेरो हात छिर्यो अनि मेरो नाङ्गो छालाले त्यो गोजीभित्रको चिजलाई स्पर्श गर्यो तब एकाएक तिन सय भोल्टको मेन लाइनमा छोए जस्तो भयो करेन्टले दिने झड्का जस्तै त्यो चिजले मेरा नसा नसामा झड्का दियो रगत सबै जमे जस्तो भयो जब त्यो चिज मेरो मुठीभित्र आयो तब त झन् पेट्रोल खनाएर आगो लगाए जस्तै भयो त्यो आगोले मेरो जिन्दगीको पहिलो प्रेम नै जलाएर खरानी बनाउन लाग्यो चरम्प मुठीमा कसेर मैले त्यो चिजलाई निकालेर आँखा अगाडि पुऱ्याएँ आँखा अगाडि पुगेको मुठी खोल्ने प्रयत्न गर्दै थिएँ तर खोल्न मानेन मानव पाँचवटा औँला मोटा मोटा फलामका रड हुन् जुन मजाले बाँधिएका छन् आफ्नै हातको मुठी खोल्न पनि हम्मे हम्मे भयो शरीरको सारा बल लगाएर हातका पाँच औँलाहरू निकै सकसका साथ तन्काए औँलाहरू तन्किएपछि मेरो आँखाले देखे एउटा लाइटर त्यो त्यही लाइटर थियो जुन राउदाले रक्बोबाट समुद्रमा खसालेकी थिए मलाई भलिभाति याद छ राउदासँगको त्यो भेट म कसरी बिर्सन सकौँला त्यो क्षण राउदा ह्यातुङ झर्ना जस्तो केस लहराउँदै आएकी थिए उसले मेरो सुकेको आँखलाई रुझाएकी थिए मेरो मनमा शीतलता प्रदान गरेकी थिए मलाई विश्वास हुन सकिरहेको छैन यो के भइरहेको छ excuse me can I borrow your lighter राउदाले मसँग बोलेको त्यो पहिलो वाक्य मलाई अझै पनि याद छ मेरो मानसपटमा उसको हावभाव समेत अमिट भएर बसेको छ म कसरी विश्वास गरौँ यतिखेरको अवस्थालाई मैले उसलाई लाइटर दिएकै हो उसले फिर्ता गर्ने बेलामा लाइटर मतिर फ्याँकेकी हो त्यो लाइटर मैले समाउन नसक्दा रक्पो पछाडिको समुद्रमा खसेकै हो त्यो दृश्य मेरो आँखामा झलझली आइरहेको छ समुद्रमा खसेको त्यो लाइटर जिन्सको खल्तीमा कसरी आयो जबकि त्यो रात पश्चात मैले यो जिन्स कहिले पनि लगाइनँ दुई वर्ष अघि गएको भूकम्पको ठूलो पराकम्पन मानौ यतिखेर मेरो मनको धरातलमा आइरहेको छ अकस्मात बिजुली चम्किँदा आउने निमेशभरको डरलाग्दो आवाज जस्तो भएर एउटा सन्तासयुक्त विचार थरथराउँदै म भित्र जन्मियो अनि निमेशभरमै हर्लक्क बढेर अजङ्कको भयो बसिरहेको अवस्थाबाट मलाई त्यो सन्तासयुक्त विचारले एकाएक खडा गर्यो उभिएर दराजको पूर्ण कदको ऐनामा हेरे मेरो प्रतिबिम्ब म अघिको ऐनामा उभिएको थियो लाग्यो जुन सन्तासयुक्त विचारले मलाई घेरेको छ ऐनामा त्यो देखिएको छैन प्रतिबिम्ब विचारको त्यो पक्षमा उभिएको थियो जुन पक्षमा म आफूलाई उभ्याउन चाहन्नथेँ तर म मान्न सकिरहेकी थिइनँ मलाई लाग्यो म र मेरो प्रतिबिम्ब त्यो विचारलाई लिएर दुई भागमा विभाजित भएका छौँ मेरो प्रतिबिम्ब त्यो सन्तासयुक्त विचारको पक्षमा उभिसकेको थियो भने मैले आफैलाई त्यो विचारमा सहमत गराउन सकिरहेको थिइनँ म त्यो विचारको विपक्षमा उभिएँ भएको अट्टहास छुट्यो वै त किन त्यसरी हाँसेको विचार पुऱ्याएर हाँसेस् म क्रोधित भएँ ऊ फेरि जोड जोडले हाँस्यो न्यु खोज्छस् मेटाइदिउँ तेरो अस्तित्व टुक्रा टुक्रा पारिदिउँ तँलाई ऊ झन् जोड जोडले पो हाँस्न थाल्यो मैले ठुल्ठुला आँखाले तरेर थर्काएँ बहिरो छस् कि के हो खबरदार अब हाँसिस् भने मर्छस् मेरो थर्काइले यसपालि भने ऊ डरायो सायद हाँस्न बन्द गर्यो अनि गम्भीर भएर बोल्यो मलाई थाहा छ यो के भइरहेछ त नाथे मेरो प्रतिबिम्ब तँलाई के थाहा छ म कस्तो भुमरीमा फँसेको छु म माथे नै सही तर सत्य भन्दैछु त जुन कुरालाई स्वीकार गर्न खोजिरहेको छस् त्यो सत्य हो चुप लाग अलक्षिना होइन विचार गरेर बोल त के बोल्दैछस् उसले भन्यो यसमा अब धेरै विचार गर्नुपर्ने कुनै कारण नै छैन यो लाइटर जुन तँलाई राम्ररी याद छ कि पानीमा खसेको थियो तर अहिले तेरो हातमा छ यसले स्वत प्रमाणित हुन्छ कि त्यो रात तैँले राउदालाई देखेकै थिइनस् न त ऊ आई न त उसले लाइटर मागी न त उसले लाइटर फाली न त त्यो समुद्रमा खस्यो मैले भने यति सजिलै हलुका कसले कसरी भन्न सकिस् तैँले तृष्णाको कुरा अलग थियो ऊ एक दुई पटक मात्र त्यो पनि एकान्तमा भेटेकी थिए राउदासँग त मैले महिनौ लामो समय बिताएको छु उसलाई धेरै पटक भेटेको छु निरन्तर लिखित सम्वाद पनि गरेको छु रेस्टुरेन्टमा पनि लिएर गएको छु जेट्सकीमा पनि गुमाएको छु मलाई मानसिक समस्या छ भन्दैमा म तेरो कर्मलाई तर्कलाई कसरी मानौ अह हुनै सक्दैन राउदा भ्रम हुनै सक्दैन ऊ हेलिसिनेसन होइन यथार्थ हो अह म पत्याउँदै पत्याउँदिनँ प्रतिबिम्बले भन्यो तर राउदाको मायालाई लिएर भावनात्मक भइरहेको छस् तैँले नपत्याउँदैमा सत्य बदलिँदैन तेरो हातमा रहेको यो लाइटर के जवाफ छ तसँग यसको हुनसक्छ त्यो एउटा घटनामा म झुकिएँ त्यो दिन पहिलोपटक खजाना लुटेको थिएँ त्यही कारणले मलाई भ्रम भयो होला तर त्यस उपरान्तका ती तमाम कुराहरू भ्रम हुनै सक्दैनन् मलाई कसरी हेलुसिनेसन हुन सक्छ किन हुन सक्दैन लाइटर फालेको घटनामा झुक्किए जस्तै उपरान्तका घटनाहरूमा पनि झुक्किस् त हुने कुरा गर्न यार एकचोटि पो झुक्किएँ त बारम्बार कोही कसरी झुकिन्छ त्यतिका महिनासम्म मैले उसँग च्याटिङ गरेको छु एकपटक दुईपटक भेटेको होइन सयौँ पटक भेटेको छु त्यति लामो समयसम्म कोही कसरी झुकिरहन सक्छ हेलुसिनेसन त्यति बलियो हुन सक्छ मैले त्यतिका लामो समयसम्म टाइपिङ गरिरहेको कुरा कसरी भ्रम हुन सक्छ मेरा यी औँलाका टुप्पाहरूले अझै पनि महसुस गरिरहेका छन् राउदासँग च्याटिङ गरेका ती सम्वादहरूको प्रमाण देखाउन सक्छस् च्याटिङ त मैले आफै डिलिट गरेँ अब कसरी प्रमाण देखाउँ बिल्कुल गलत तैँले च्याटिङ गरेको फोन गरेको उसको प्रोफाइल हेरेको सब भ्यालुसिनेसन हो यथार्थ होइन अह भ्रम हुन सक्दैन यथार्थ र भ्रममा फरक छुट्याउन नसक्ने त होइन नि म ठिक छ उसको प्रोफाइल त मैले कहिलेकाहीँ मात्र हेर्थेँ मानौ ड्रग्सको कारणले भ्रम भयो होला तर फोनमा मैले कतिपटक कुरा गरेको छु अनि ती सबै सम्वादहरू मसँग ती सम्वादको प्रमाण छैन तर त्यसको मतलब यो सत्य होइन ती बिल्कुल सत्य थिए बिल्कुल यथार्थ थिए होइन ती बिल्कुल सत्य थिएनन् तँलाई हेलुसिनेसन नै भएको होइन भने देखा न त एउटा प्रमाण राउदाको कि उसले तँलाई कुनै उपहार दिए कि कुनै चिनो छ तसँग उसको के उसलाई फोन गरेर उसको उपस्थिति देखाउन सक्छ शैली सबै सत्यहरूको प्रमाण हामीसँग हुनैपर्छ भन्ने छैन र हुँदैन पनि तर त्यसको मतलब यो सत्य होइन भन्ने पनि होइन राउदाको फोन नम्बर मलाई याद भएन उसले फेसबुकमा ब्लग गरेकी छे मैले आफै हाम्रा सम्वादहरू डिलिट गरेँ यही परिबन्धमा फँसेकाले अहिले मसँग उसको ऊ हुनुको प्रमाण छैन तर अवश्य पनि ऊ हुनुको प्रमाण भेटिन्छ अनि केवल यो लाइटर बाहेक तसँग अरू के प्रमाण छ कि ऊ हेलुसिनेसन हो यथार्थ होइन भन्ने तैँले सिम्पली फेसबुकका ती तमाम सम्वादहरू काल्पनिक हुन् भन्दैमा म कसरी मान्न सक्छु मैले प्रतिबिम्बलाई जवाफ दिएँ ठिक छ त्यो च्याटिङको कुरालाई एकछिन पाखामा राखौँ त्यसबाहेक तसँग अरू के प्रमाण छ जसले उसको अस्तित्व प्रमाणित गर्न सक्छ अवश्य छन् खोजे भेटिन्छ उसै बेला खोजेर देखा न त धेरै पर्दैन कुनै एउटा प्रमाण देखा जसले उसको अस्तित्व प्रमाणित गर्न सकोस् मेरो प्रतिबिम्बले मलाई चुनौती दियो तर म हार मान्नेवाला थिइनँ त्यसैले म राउदासँग गाँसिएका तमाम स्मृतिहरूलाई याद गर्न थालेँ म फ्ल्यासब्याकमा गएँ तर पनि केही मेसो पाइरहेको थिएन उसको अस्तित्वलाई प्रमाणित गर्ने कुनै ठोस प्रमाण फेला पार्न सकिनँ मसँग केवल विश्वास र महसुस मात्र थियो राउदा भ्रम होइन मैले भने यतिखेर मसँग कुनै ठोस प्रमाण छैन तर अरू धेरै कुराहरू छन् जसले उसको अस्तित्वलाई प्रमाणित गर्न सक्छन् राउदालाई तृष्णाले देखेकी थिए त्यो रेस्टुरेन्टको वेट्रेसले पनि देखेकी थिए त्यो माकोसी होटलको म्यानेजर र उसको एउटा स्टाफले पनि देखेको थियो मेरो जन्मदिनको रात त झन् मैले डोनीको टिकट नै काटेर उसँग माले आएको थिएँ उसले त्यो पालेसँग कुरा पनि गरेकी थिए त्यो रात डोनीमा जब मैले एउटा मात्र टिकट दिएको थिएँ तब त्यो डोनीको कन्डक्टर टिकट खोज्दै आएको थियो र टिकट लिएर गएको थियो यदि राउदा भ्रम हो भने त्यो रात कसरी डोनीमा एउटा टिकटको कमी भयो छन् अरू पनि थुप्रै यस्ता कुराहरू छन् तर मसँग तँलाई देखाउने ठोस प्रमाण छैन यी कुराहरूले नै उसको अस्तित्व प्रमाणित गरिरहेका छन् के यति काफी छैन र प्रतिबिम्बले भन्यो हो राउदा तृष्णासँग आएकी थिए तर नेपालमा भेटिएकी तृष्णा जस्तै त्यो दिन राउदा र तृष्णा दुवैजनाको हेलुसिनेसन भएको पनि त हुनसक्छ कि त तैँले खोज्नु पर्यो मालदिप्समा भेटिएकी तृष्णाको अस्तित्वलाई र प्रमाणित गर्नु पर्यो अनि त्यो रेस्टुरेन्टमा वेट्रेसले देखेकी थिए भन्ने तेरो गलत अन्दाज पनि त हुनसक्छ कि त्यो वेट्रेसले राउदासँग कुरा गरेकी थिए त्यस्तै माखुसीमा राउदाले त्यो म्यानेजर र स्टाफले देखे भन्ने कुरा पनि त तेरो आफ्नै गलत अन्दाज मात्र हुनसक्छ कि उनीहरूले राउदालाई देखेको कुरा तँलाई भनेका थिए त थिएनन् मैले भने अनि मेरो जन्मदिनमा राउदा र म डोनीमा फर्किँदै गर्दाको घटना नि त्यो भ्रम होइन होला जबरजस्ती पेलेर तैँले त्यसलाई पनि भ्रम भ्रम प्रमाणित गर्न खोजिरहेको छस् प्रतिबिम्बले भन्यो ठिक छ मैले तेरो कुरामा विश्वास गरिरहेको छैन मेरो मनमा राउदा र उसको माया छ तेरो मनमा त्यसैले त सत्यसँग साक्षात्कार हुन डराइरहेको छस् म तँलाई एउटा कुराको याद दिलाउन चाहन्छु तँलाई पनि याद होला तैँले राउदालाई भेटेको केही समयपछि एक दिन भिलिङ्गीबाट फर्किँदा पानी परिरहेको थियो त टर्मिनलबाट निस्किएर धिरागु बिल्डिङको तल ओत लागेर चुरोट पिउँदै थिइस् त्यो रात राउदा पनि त्यही डोनीमा माले फर्केकी थिए अनि तँलाई धिरागु बिल्डिङको तल भेटेकी थिए हो मलाई याद छ त्यहाँ हाम्रो भेट भएको थियो उसको स्कुटर बिग्रिएको थियो त्यसैले हामी भिज्दै हिँडेर सी बिल्डिङसम्म गएका थियौँ मैले कफीको अफर गरेको थिएँ तर उसले पछि पिउँला भनेकी थिए हो त्यो घटनालाई फेरि याद गर्दा राउदाले धिरागु बिल्डिङको तल तँलाई के भनेकी थिए उसले भनेकी थिए कि उसले मलाई डोनीमा देखेकी थिए अनि भिलिङ्लीमा पनि देखेकी थिए उसले तँलाई भिलिङ्लीमा देखेको भनेकी थिएन राम्रोसँग याद गर उसले तँलाई रक्बोमा देखेकी थिए भनेकी थिए हो उसले रक्बोमै भनेकी थिए तर यसले के फरक पार्छ र रक्बो पनि त भिलिङ्लीमै पर्छ प्रतिबिम्बले भन्यो फरक पार्छ त्यति बेला तँ राउदासँग भर्खर नजिक हुँदै थिइस् अनि त्यो रक्बो नाम जुन तैँले नै नामाकरण गरेको थिइस् त्यो नाम केवल तँ चालिसेर अहमदलाई मात्र थाहा थियो तर राउदा यानि कि तेरो भ्रमसँग नजिकिएपछि भएको भए पनि भनी सोला भनेर मान्नुहुन्थ्यो तर जब त उसँग त्यति नजिक पनि भइसकेको थिइनस् र त्यसबारेमा उसलाई केही भनेको पनि थिइनस् भने उसलाई कसरी थाहा भयो रक्बो भनेर प्रतिबिम्बले उठाएको यो प्रश्नले मलाई एकाएक चिमट्यो म झस्केँ हो त उसले रक्पु नामै तोकेर भनेकी थिए जबकि त्यो नाम त उसलाई थाहा हुनै सक्दैन मेरो विश्वास त मिलिँदै जान थाल्यो भ्रमका रेखाहरू देखिन सुरु भए तर पनि राउदा भ्रम हो भन्ने कुराको विश्वास लागिरहेको थिएन म किञ्चित शिथिल भएको अवस्थालाई मेरो प्रतिबिम्बहरूले महसुस गरिसकेको थियो त्यतिखेर उसको तर्क काट्न म असमर्थ थिएँ उसले फेरि थप्यो मलाई थाहा छ कि तँलाई यो सत्य स्वीकार गर्न निकै गाह्रो भइरहेको छ यो लाइटर मात्र होइन अघि मैले भनेको कुराले पनि राउदा भ्रम हो भन्ने बयान दिइरहेको छ तर पनि तेरो मनलाई अझै तैँले विश्वास दिलाउन सकिरहेको छैनस् ठिक छ फेरि एकपटक राउदासँगका ती सारा स्मृतिहरूलाई खोतलेर हेरौँ म तँलाई विश्वास दिलाउन चाहन्छु कि राउदा भ्रम नै हो त्यसैले एकपटक फेरि राउदासँगका सबै भेटहरू याद गरौँ मैले भने हुन्छ प्रतिबिम्बले भन्यो याद गर्दा पहिलोपटक राउदा रक्बोमा भेटिएकी थिए कि त्यो रात तँ बाहेकहरू कसैले देख्यो राउदालाई छैन नि दोस्रो पटक तैँले उसलाई आँपको मुनि देखेको थिइस् पार्किङबाट उसले स्कुटर निकालेकी थिए र त्यो ठाउँमा जगल्टेले स्कुटर पार्क गरेको थियो त्यहाँ पनि राउदालाई तँ बाहेकहरू कसैले देखेको थिएन हुनसक्छ त्यो पार्किङ पहिलेदेखि नै खाली थियो जहाँ जगल्टेले स्कुटर पार्क गर्यो तेस्रो पटक बिलिङ्गलीबाट फर्किँदा तैँले राउदा र अर्को एउटी केटीलाई देखेको थिइस् तेरो अगाडि बसिरहेका ती दुईजना केटीहरूमध्ये जसलाई तैँले राउदा ठानेको छस् खासमा बेन्चको त्यो ठाउँ खाली हुनुपर्छ हुनसक्छ अर्को केटी पनि तेरो भ्रम नै हो यदि तैँले सोच्दैछस् कि त्यो बेन्चको कुनातिर कोही थिएन भने के छेउतिर बसिरहेका दुई भद्र महिलाहरू कुनातिर बसेनन् त हो यो सोच सही हो तर याद गर् त त्यो रात जब त उठ्दै थिइस् तेरो अघि राउदा र त्यो केटी बसिरहेको ठाउँ भिजेको थियो जबकि राउदाको कपाल मात्रै भिजेको थियो जसका कपडा भिजेका थिएनन् उसले कपडा फेरेकी थिए अब सोच ऊ बसेको ठाउँ कसरी भिज्न सक्छ तेरो अघिको बेन्च छेउको जाल त्यो रात खुल्लै थियो हुनसक्छ त्यसभन्दा अघिल्लो ट्रिपमा छाल टोकिएर त्यो झ्यालबाट समुद्रको पानीभित्र पसेको थियो अनि बेन्च भिजेको थियो त्यसैले ती दुई भद्र महिलाहरू झ्यालतिर नबसेर गल्लीतिर बसेका थिए ऐनामा मेरो प्रतिबिम्बले बताइरहेका कुरा सम्भव पनि हुन सक्थे त्यसमाथि हातको लाइटरले पनि त उसको भौतिक अस्तित्वमा प्रश्न उठाइरहेको थियो राउदाले तोकेरै रक्बोको नाम कसरी लिन सक्छ त्यसले पनि झकझकाइरहेको थियो मैले त्यसको खण्डनमा बोल्नुपर्ने कुराहरू खोजिरहेको थिएँ तर दिमागमा केही आइरहेको थिएन श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा हुनेछौँ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेगमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ ऐनाको प्रतिबिम्बले आफ्ना तर्कहरू राख्ने क्रम जारी नै राख्यो त्यो रात जब राउदा पहिलोपटक तेरो कोठामा आएकी थिए तैँले आफ्नो र राउदाका लागि कफी बनाएर बालकोनीमा लगेको थिइस् त्यो रात राउदा निकै बेर कुर्सीमा बसेर कुरा गरिरहेकी थिए धेरै बेरपछि जब ऊ फर्किन लाग्दै थिए तब मात्रै अचानक उसलाई कफीको याद आयो तब कफी चिसो भइसकेको थियो सोच त त कफी पिउँदै थिइस् ऊ तेरै अगाडि कुर्सीमा बसेकी थिए दुईजनाको बिचको टेबलमा कफी थियो मान्छे जतिसुकै बातमा भोलि पनि एकजनाले कफी पिइरहेको अवस्थामा अर्को मान्छेले आफ्नै अगाडि रहेको कफी पिउन कसरी बोल्छ यो अलि अस्वाभाविक भए जस्तो लाग्दैन तँलाई कि तैँले पनि कफी नपिएको भए मान्न सकिन्थ्यो वास्तवमा राउदा आएको भ्रम भयो तँलाई र आफ्नै किचनमा गएर दुई कप कफी बनाइस् र बोकेर बाल्कनीमा पुगिस् आफ्नो भएको कफी तैँले पिइस् तर राउदालाई भनेर राखेको कप त्यत्तिकै रह्यो नत्र राउदाले कफी नपिए पनि त्यो चिसो भएको कपमा आफै बोकेर किचनमा लगेको भए एउटा प्रमाण हुन्थ्यो कि उसको भौतिक अस्तित्व छ मैले भने तर जब दोस्रो पटक ऊ आएकी थिए उसले कप किचनबाट आफै लगेकी थिए त्यति बेला म आफ्नो लागि कफी बनाउँदै थिएँ राउदा आई अनि उसले आफ्नो प्यारो कपसँग एकान्तमा कुरा गर्छु भनेर जिस्किँदै मलाई बाहिर पठाए एकछिनपछि उसले कफी बनाएर आफैले बाल्कोनीमा लिएर गए के उसले यसको भौतिक अस्तित्वलाई प्रमाणित गर्दैन र प्रतिबिम्बले भने हो यो झट्ट हेर्दा तैँले सोचे जस्तो देखिन्छ तर कहिलेकाहीँ हाम्रो सोच फेल खान सक्छ त्यो घटना फेरि एकपटक याद गर्दा तैँले कफी बनाइस् र बाल्कोनीमा गइस् एकछिनपछि राउँदा कफीको कप बोकेर बाल्कोनीमा पुगी अनि फेरि तँभन्दा अगाडि नै किचनमा फर्केर त्यो कपलाई पखालेर पुछेर जहाँको त्यहीँ राखेर हलमा गई हुनसक्छ कि त्यहाँ कोही पनि थिएन हुनसक्छ कि राउदा र उसको हातको कप दुवै भ्रम थियो किनभने सामान्यतया कुनै पनि मान्छे यति धेरै सचेत पक्कै हुँदैन कि कफी बनाउनु अघि जहाँ र जुन अवस्थाबाट कप झेकेको थियो कफी पिएपछि ठिक त्यहीँ र उस्तै अवस्थामा त्यो कप मिलाएर राखोस् याद गर् त राउदाको प्रिय कप कहाँ र कसरी थियो उसले त्यो कप त्यहीँ र त्यसरी नै राखेकी थिए मलाई लाग्दैन त्यहाँ राउदा आएकी थिए त्यहाँ कोही नहुने सम्भावना बलियो छ म अभाग भइसकेको थिएँ ऐनामा देखेको मेरो प्रतिबिम्बको तर्क जारी नै थियो उसले भन्यो अनि अर्को कुरा पनि तैँले ध्यानमा राखेको छैनस् याद गर राउदाले प्राय चुरोट पिउँथे तर उसले कहिले पनि तेरो प्याकेटको चुरोट पिइन बरु एक दुईपटक तेरो आफ्नै हातको कापमा रहेको खिल्लीबाट उसले चुरोटको सर्को तानेकी थिए अनि अर्को कुरा राउदाले सधैँ आफ्नै चुरोट पिएर त्यो चुरोटको ठुठुलाई किन कहिले पनि बाल्कनीमा एस्ट्रेमा नराखेर तल फाल्थे यदि त्यो एस्ट्रेमा उसले पिएको उसकै ब्रान्डको चुरोटको ठुटो छोडेकी भए तँलाई थाहा हुनुपर्ने हो त्यसैले यी तमाम प्रमाणका आधारमा राउदाको भौतिक उपस्थिति थिएन भन्ने कुरा प्रमाणित हुन सक्छ किनभने जसको साथमा तैँले त्यत्रो समय बिताइस् उसको एउटा पनि ठोस प्रमाण छैन तैँले राउदालाई रेस्टुरेन्टमा खाना खान बोलाएको रात राउदा निकै अबेर पुगेकी थिए वास्तवमा त्यो रात ऊ गएकै थिएन तेरो नजरमा जब ऊ आई तब रेस्टुरेन्टमा मान्छेहरू पातलो हुँदै गइरहेका थिए ऊ आउँदा टेबलमा खाना आइसकेको थियो तर उसले आफू भेजिटेरियन भएको भन्दै टुना स्यान्डविच खान मानिन एक त साधारणतया मालदिबियनहरूले माछा खाँदैनन् भनेर पत्याउने गाह्रो हुन्छ तैपनि यदि ऊ त्यहाँ हुन्थे भने कमसेकम एक गिलास पानी त पिउनु पर्ने हो नि अनि अर्को कुरा राउदा आइसकेपछि त्यो एट्रेस कफी लिएर आएकी थिए अनि कफी लिँदै गर्दा उसले तेरो अनुहारमा हेरेर हाँस्दै फर्केकी थिए यदि राउदा त्यहाँ थिए भने कमसेकम त्यो वेट्रेसले एकपटक त राउदातिर हेर्नुपर्ने हो नि त्यो वेट्रेसले राउदाको बिल्कुल व्यवस्था गरेकी थिए किनकि त्यहाँ राउदा नै थिएन राउदा र त रेस्टुरेन्टबाट निस्किँदै गर्दा त्यो वेट्रेसले राउदाले छोडेको खाना प्याक गरेर लैजाने हो भनेर सोधेकी थिए होइन वास्तवमा उसले त्यहाँ तैँले कुरेको मान्छे नआएकोले त्यो खाना प्याक गरेर लैजाने हो कि भनेर सोधेको हुनुपर्छ तँ एक्लै रेस्टुरेन्टबाट निस्केको होस् तैँले चुम्बन पनि हेलुसिनेसनमा देखेकी राउदालाई गरेको हुनुपर्छ यो सम्भव हुन्छ किनभने अघि तैँले नै पढेको थिइस् कि हेलुसिनेसन हुँदा भ्रमलाई देख्न सकिन्छ बोल्न सकिन्छ सुन्न सकिन्छ सुगन्ध महसुस गर्न सकिन्छ र स्पर्श पनि महसुस गर्न सकिन्छ भ्रमरूपी राउदालाई चुम्दै गर्दा तँलाई उसको ओठको स्पर्श भएको भ्रान्ति हुनुपर्छ केही समयपछि जगल्टेहरू होहल्ला गर्दै तिमीहरू भएको ठाउँमा आए अनि तँ र राउदा फर्कियो फर्किने बेलामा जब राउदाले तेरो गालामा चुम्बन गरेर गए तब उसको स्कुटर पार्किङ भएको ठाउँमा तैँले एउटा बिरालो देखिस् जसलाई तैँले कहिले पनि कुकुर देख्न नपाएको बिरालो भनेर जिस्काएको थिइस् मलाई लाग्दैन त्यो बिरालो त्यति चाँडै त्यो स्कुटरको निकालेको ठाउँमा कतैबाट टुप्लुक्कै आइपुग्यो त्यो बिरालो पहिलेदेखि नै त्यहाँ बसेको हुनुपर्छ अनि त्यो पार्किङको ठाउँ पनि पहिलेदेखि नै खाली हुनुपर्छ यदि राउदाको स्कुटर त्यहाँ पार्किङ गरिएको हुन्थ्यो र त्यो बिरालो त्यो स्कुटर मुनि बसेको हुन्थ्यो भने राउदाले स्कुटर स्टार्ट गरेपछि इन्जिनको आवाजले बिरालो त्यहाँबाट भाग्नुपर्ने हो तर त्यसो भएन प्रतिबिम्बका गहकिला तर्क एकपछि अर्को आउँदै जाँदा भने राउदा एउटा भ्रमकै पात्र मात्र हो कि क्या हो भन्ने सोचमा भित्र पनि हावी हुँदै जान थाल्यो सँगसँगै डरको भारी पनि कसिँदै गयो यदि राउदा भ्रम हो भने उससँग जोडिएको मेरो जिन्दगीका मैले मानेका सारा यथार्थ भ्रममा परिणत हुने भए मानव कुनै साहित्यकारले लेखेको काली लाग्दो कहानीको पात्रले जस्तो म वास्तविक जीवन भोगिरहेको छु ऐनामा देखिएको मेरो प्रतिबिम्ब आफ्ना तर्कहरू पेश गरिरहेकै थियो तेरो जन्मदिनको रात जब तँ र राउदा भेलिङलीबाट फर्केका थियौ झट्ट हेर्दा लाग्छ ऊ तँसँग त्यहाँ थिए तर यथार्थ त्योभन्दा फरक छ तैँले टिकट काट्दै गर्दा भर्खरका ठिटाठिटीहरूको एक हुल पनि तेरो पछि पछि थियो जब तैँले टिकट काटिस् त गेटमा पुग्नु अघि नै राउदाले गेटपालेलाई केही कुरा भनेर मात्र भित्र सिरी तँलाई लाग्यो कि उसले उसको टिकट तँसँग छ भनेर भने तर जब उसले त्यो गेटपालेसँग कुरा गर्दै थिए त्यो गेटपाले तेरो पछि रहेका ठिटाठिटीहरूको होहल्लातिर आफ्नो ध्यान केन्द्रित गरिरहेको थियो त्यो गेटपालेले राउदाले भनेको कुरामा ध्यान दिएको थिएन त्यसैले यो सम्भव छ कि त्यहाँ कोही पनि थिएन यदि त्यहाँ राउदा हुन्थ्यो भने कमसेकम त्यो गेटपालेले उसको कुरा सुनेर प्रतिक्रिया दिन्थ्यो होला जब तैँले दुईवटा टिकट दिइस् त्यसै बेला तेरो पछाडि रहेका ठिटाठिटीहरूको भिडले धकेल्यो तँलाई लाग्यो कि त्यो हुलदङ्गामा गेटपालीले एउटा मात्रै टिकट तेरो हातबाट तान्न सक्यो र त्यस्तो हुन सक्छ उसले यसकारण एउटा मात्र टिकट तान्यो किनकि तँ एक्लै थिइस् राउदा र तँ डोनीमा बसेपछि जब बङ्गाली कन्डक्टरले टिकट र मान्छे गन्दा टिकटको सङ्ख्या पुगेन तब तँलाई लाग्यो कि राउदाको टिकट नदिएकाले टिकटको सङ्ख्या नपुगेको हुँदो तर यथार्थ फरक थियो एकपटक त्यो घटनालाई थोरै रिमाइन्ड गरेर याद गर्दा जब गेटमा ती ठिटाठिटीहरूले धकेला धकेल गरेर भित्र पसेका थिए तब तेरो पछाडि कुनै केटाले did you see my trick भनेको थियो ती ठिटाठिटीहरूको उमेरमा सानोतिनो बदमासी गर्ने र साथीहरूको माझ हिरो बन्ने एउटा मनोविज्ञान हुने गर्छ त्यो केटाले did you see my trick भन्नुको अर्थ उसले टिकट लिएको थिएन धकेला धकेल गर्दा त्यसैको फाइदा उठाएर ऊ भित्र छिरेको हो अनि सबको अगाडि आफूलाई स्मार्ट ठानेर त्यो वाक्य बोलेको हुनुपर्छ त्यसले दिएको त्यो दोस्रो टिकटले मान्छे र टिकटको सङ्ख्या बराबरी भयो अनि डोनी हिँड्यो म राउदा मेरो मगजको भ्रम मात्र हो भन्ने कुरा स्वीकार गर्ने पनि बाध्यात्मक स्थितिमा पर्दै थिएँ एउटा डर झनै भयानक भएर आयो भ्रमको रहस्यको पर्दा खुलेपछि मैले मान्दै आएका यथार्थ सबै भ्रममा परिणत हुने भए यदि राउदा भ्रम हो भने ऊ कि बहिनी पनि होइन ओहो अरू के के भ्रम निस्किने हो भित्रैदेखि डर मगलाउन थाल्यो मेरो प्रतिबिम्ब भने निरन्तर आफ्ना तर्कहरू पस्किरहेको थियो राउदासँग एकान्तमा बिताएका ती सबै पलहरूमा त एक्लै थिइस् तसँग थियो त केवल तेरो भ्रम त्यो रात जब तिमीहरू वर्षामा रुच्दै स्कुटरमा चढेर मनको धरारा पुगेर इत्रिएका थियौ त्यो रात त एक्लै गएको थिइस् त्यो मात्र होइन राउदासँग एकान्तमा भेटेका सबै पलहरूमा त एक्लै थिइस् तँलाई याद छ नि एकपटक तैँले र राउदाले किसिङ गेम खेलेका थियौ हो मलाई याद छ त्यो गेम खेलिरहँदा याद गर्दा राउदाले केवल त्यो प्रश्नको मात्रै जवाफ फर्काउन सकेकी थिएन जुन प्रश्नको जवाफ तँलाई थाहा थिएन राउदाले जवाफ फर्काएका अघिल्ला चारै प्रश्नको जवाफ तँलाई थाहा थियो अब त मनमा कसिँदै गएको डरको भारी पनि गरुङ्गो हुँदै गएको थियो यदि राउदा भ्रम हो भने उसँग मेरो कोठामा आएकी तृष्णा पनि भ्रम हो अर्को रहस्य पनि खुल्यो म यिनै कुराहरूमा घोरिँदै सोचिरहेको थिएँ प्रतिबिम्बले मलाई झस्काउँदै आफ्ना तर्कतिर ध्यान दिन आग्रह गर्यो उसले भन्यो ईदको छुट्टीमा त माखुसी राउदालाई भेट्न गएको थिइस् तर यथार्थमा त आफ्नै भ्रममा मिसगाइडेड भएर माखुसी गएको थिइस् त्यहाँ तैँले राउदालाई दुईपटक मात्रै भेटिस् एकपटक जेट्सकीमा राखेर डल्फिन आइल्यान्डमा लैजाँदा र अर्को पटक त फर्केर माले आउँदै गर्दा फर्केर माले आउँदै गर्दा राउदा एउटा रुखमुनि एक्लै बसेर तँलाई हेरेर हात हल्लाइरहेकी थिए यो सम्भव छ कि तँलाई उसको हेलुसिनेसन देखिएको थियो र यथार्थमा त्यो रुखमुनि कोही थिएन जेट्सकीमा जाँदा जसले तँलाई किनारबाट एउटा लाइफ ज्याकेट उठाएर गएकी थिए र फर्किँदा उस्तै गरी जहाँको त्यहीँ जस्ताको त्यस्तै बनाएर राखेर गएकी थिए त्यस्तो रोमान्च गरेर फर्केको कोही मान्छे त्यति अनुशासित हुन्छ जस्तो लाग्दैन राउदालाई लैजाँदै गर्दा होटलको म्यानेजरले देख्यो भन्ने लागेको थियो होइन तर उसले तँलाई मात्र देखेको हुनुपर्छ अनि त्यो स्टाफले पनि तँलाई मात्र देखेको हुनुपर्छ ओहो ओहो एक मिनट फेरि के भयो एउटा कुरा याद आयो तेरो पर्स कहाँ छ दराजको गरामा छ निकाल त किन पुराना कागजका स्लिपहरू आफ्नो पर्समा राख्ने तेरो आदत होइन के ती स्लिपहरू तेरो पर्समा अझै छन् सायद होलान् किन र तँलाई याद छ त्यो दिन त्यो माखुसीको होटलमा तैँले क्रेडिट कार्डबाट बिल पे गरेको थिइस् नि त्यसको स्लिप र बिल पनि तैँले पर्समा हालेको थिइस् एकपटक हेर त एक मिनट म हेर्छु मैले घरबाट आफ्नो वालेट निकालेर त्यहाँ रहेका सबै कागजका स्लिपहरू बाहिर निकालेर भुइँमा फिजाएँ मसँग मेरो प्रतिबिम्ब पनि दराज अगाडि भुइँमा बस्यो भुइँका स्लिपहरू एक एक गरेर हेर्दै जाँदा त्यो माखुसीको बिल तिरेको रसिद पनि भेटियो बिलमा आँखा लगाउँदै गएँ कोठाको भाडा सी फुड प्लाटर हुँदै तहल जेट्सको विवरण र रकम लेखिएको थियो दायाँतिर आँखा लगाउँदै त्यसको रकम हेरेँ त्यहाँ दुई सय चालिस डलर लेखिएको थियो मेरो आँखामा त्यो रकम पर्नासाथ मेरो अगाडि ऐनामा देखेको प्रतिबिम्बले बसी बसी भन्यो तेरो भनाइअनुसार तैँले आधा घन्टा सिङ्गल र डेढ घन्टा डबल राइड गरेको थिइस् यदि त्यसो हुँदो हो त डेढ घन्टाको डबलको दुई सय चालिस र आधा घन्टा सिङ्गलको साठी गरेर बिलमा कुल तिन सय डलर आउनुपर्ने हो तर किन दुई सय चालिस मात्र आयो किनकि तैँले दुई घन्टा नै सिङ्गल राइड गरेको थिइस् यदि राउदा तसँग भए कि भए र म्यानेजर र त्यो स्टाफले राउदालाई देखेको भए डबल राइडको रेट लगाउनुपर्ने होइन त्यसै गरी त्यो दिन तँ र राउदाको बिचमा सम्भव पनि भएको थियो जब राउदा नै थिएन भने सम्भव क्रिया सम्भव हुने कुरै भएन मान्छेलाई स्वप्नदोष हुन्छ तर स्वप्नदोषमा भइरहेको बेलामा उसलाई त्यो बिल्कुल यथार्थ लाग्छ यथार्थ मानेर ऊ भ्रममा नै स्खलित हुन्छ स्वप्नदोष जस्तै तर खुला आँखाले बिल्कुल जीवन्त देखिन्छ हेलुसिनेसन पनि रौदासँगको त्यो शारीरिक सम्पर्क स्वप्नदोष जस्तै भ्रम हो तेरा खुला आँखाले देखेको भ्रम या भनौँ तेरो विप्न मेरो प्रतिबिम्बले दिइरहेको तर्क झन्झन परक लाग्दै जान थाल्यो राउदा यथार्थबाट फगत एउटा भ्रम मिथ्या अथवा भनौँ हेलुसिनेसनमा देखिए कि एक पात्रामा रूपान्तरित हुँदै गई म त्यो सत्यलाई स्वीकार गर्न बाध्य हुँदै गएँ तपाईँले अहिले श्रुति सम्वेकमा सुन्नुभएको वाचन एक सरको मायाको वाचन हो जीएस पौडेलको उपन्यास एक सरको मायाको यो अर्को श्रृङ्खला हामीले आज पृष्ठ तीन सय उनान्सयमा ल्याएर रोकेका छौं अब उनातिस पृष्ठ यो पुस्तकको वाचन गर्न बाँकी छ अर्को साता हामी वाचन लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ नमस्कार शुभरात्री ी त